सुदूरपश्चिमका उच्च पहाड़ी तथा हिमाली भूभागमा हिमपात हिमपातका कारण पहाड़ी क्षेत्रका दुई मुख्य राजमार्ग अवरुद्ध संघीय संरचनामा सात नम्बर प्रदेशमा सतासी स्थानीय तह रहने सबैभन्दा बढी तह कैलालीमा निर्धारण डडेलधुरामा पनि सातवटा तह नै तोकियो बझाङ र अछामका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने सरकारको निर्णय अछाममा लेकाली भेगको अधिकांश खेतीयोग्य जमिन बाँझै र गाउँमा विद्यालय नहुँदा कैलालीको हौसलपुरका बालबालिका भारतमा पढ्न बाध्य धनगढ़ी प्रिमियर लिगका लागि खेलाड़ीको अक्षम सार्वजनिक प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु हिजोदेखिको मौसम बदलीसँगैको वर्षाले सुदूरपश्चिमका पहाड़ी तथा हिमाली जिल्लाका उच्च भूभागमा हिमपात भएको छ साथै सुदूरपश्चिमका दुई मुख्य राजमार्गहरू हिमपातका कारण अवरूद्ध भएका छन् भीमदत्त राजमार्गको हगुल्टे भन्ने ठाउँ र डडेलद्वा खोलपेट सड़क खण्डको अनारखोली भन्ने ठाउँमा हिमपातका कारण सड़क अवरूद्ध रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ हिमपात पछ्याउन प्रहरी टोली दुई घण्टा अघि नै हिमपात भएको दुवै स्थानमा आवश्यक सामग्री सहित प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुवाले जनाएको छ कार्यालयका अनुसार सड़कमा कम्तीमा पनि एक फिट हिउँ जमेको छ सुदूरपश्चिमका पहाड़ी तथा हिमाली जिल्लाका उच्च भूभागमा धेरैजसो ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् हिमपातले चिसो हत्तै बढ़ाएको छ जसका कारण दैनिक जनजीवन प्रभावित हुने देखिएको छ स्थानीय निकायको पुनर्संरचना गर्न गठित गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले सात सय उन्नाइस स्थानीय तह सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ जस अन्तर्गत यता प्रदेश नम्बर सातमा संघीय संरचनामा अब सतासी तह हुने भएका छन् प्रदेश नम्बर सातका नौवटा जिल्ला मध्ये चारवटा जिल्लाहरू बाजुरा डोटी दार्चुला र कञ्चनपुरमा समान नौ नौवटा स्थानीय तह हुने भएका छन् त्यस्तै अछाम र बैतडीमा पनि समान दस दसवटा स्थानीय तह हुनेछन् उता कञ्चनपुरमा एघारवटा स्थानीय तह हुने भएका छन् भने प्रदेश नम्बर सातमा सबैभन्दा बढ़ी स्थानीय तह कैलालीमा तेह्रवटा तोकिएको छ यता डडेलधुरामा भने सबैभन्दा कम सातवटा स्थानीय स्थानीय तह तोकिएको छ पाँच वा सात कतिवटा स्थानीय तह रहने भन्ने विषयमा डडेलधुरामा विवाद रहँदै आएको भए पनि अन्तत सातवटा तह नै हुने भएका हुन् आयोगले तोकेको सीमाभित्र रहेर अधिकतम छवटा स्थानीय तह बनाउनुपर्ने अवस्थामा पाँचवटा स्थानीय तहका लागि कसरत गर्दै आएका तत्कालीन स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले उच्चस्थ नेताको दबाव थेग्न नसकेर सरुवा लिएर गएको समाचार संचार माध्यममा आएको थियो अब डडेलध्रमा अमरगढ़ी र परशुराम गरी दुई नगरपालिका हुने भएका छन् भने आलिताल भाग्येश्वर नवदुर्गा अजयमेरू र गन्याप धुरा गरी पाँचवटा गाउँपालिका कायम रहने भएका छन् उता बाजरामा चार नगरपालिका र पाँच गाउँपालिका रहनेछन् यस्तै डोटीमा दुई नगरपालिका र सात गाउँपालिका हुने भएका छन् असममा भने चार नगरपालिका र छवटा गाउँपालिका तोकिएको छ यस्तै उता दार्चुलामा तीन नगरपालिका र छवटा गाउँपालिका रहनेछन् बैतडीमा चार नगरपालिका र छवटा गाउँपालिका तोकिएको छ साथै उता कञ्चनपुरमा सात नगरपालिका र दुईवटा गाउँपालिका तोकिएको छ भने कैलालीमा एक उपमहानगरपालिका छवटा नगरपालिका र छवटा गाउँपालिका तोकिएको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ साथै पहाड़ी तथा हिमाली जिल्लामा सबैभन्दा बढ़ी बझाङमा दुई नगरपालिका नौवटा गाउँपालिका सहित एघारवटा स्थानीय तह तोकिएको छ यसैबीच आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि संवैधानिक व्यवस्था अनुरूप विद्यमान स्थानीय निकाय स्वत विघटन हुने भएका छनृ सरकारले गरीबीको रेखामुनि रहेका बझाङ र अछाम जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही दिन अघि मात्र ती जिल्लामा बसोबास गर्ने पाँच वर्ष मुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो केन्द्रीय पंजीकरण विभागका सूचना अधिकारी खिल प्रसाद सुवेदीले आमदानी नभएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक छ दिन लागेको जानकारी दिएका छन् उनले सुदूरपश्चिमाञ्चलका दुई जिल्ला सहित रौतहट जिल्लालाई पोषण भत्ता स्वरूप रकम दिने र अरू जिल्लामा पनि क्रमशः विस्तार गर्दै लैजाने जानकारी दिएका छन् यसअघि विभागले दलित र कर्णाली अञ्चलका पाँच वर्ष मुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो स्थानीय विकास मन्त्रालय केन्द्रीय पञ्जीकरण विभागले शुरूमा तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा दिनका लागि बीस करोड़ रकम विनियोजन गरेको छ आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरका लागि सामाजिक सुरक्षा भत्ता बापत सरकारले बत्तीस अर्ब उनासत्तरी करोड़ उनासे लाख उनासे हजार रूपियाँ छुट्याएको छ अछाममा लेकाली भेपको अधिकांश खेतीयोग्य जमिन प्रयोगविहीन अर्थात बाँझै रहेको पाइएको छ अधिकांश गाविसका उच्च लेकाली भेगमा रहेका फाँटहरू वर्षौंदेखि बाँझे देखिने गरेका हुन् कृषि पेसाप्रतिको घट्दो आकर्षण र बसाइसराईका कारणले यो अवस्था आएको जानकारहरूको जानकारहरूले बताउने गरेका छन् अछामको कुल त्रिपन्न हजार हेक्टर खेतीयोग्य जमीनमा चौतिस हजार हेक्टर मात्र खेत प्रयोगमा आएको तथ्याङ्क रहेको छ भने जिल्लाका सबै ठाउँमा गरी झण्डै एघार हजार हेक्टर खेतीयोग्य जमीन प्रयोगविहीन अवस्थामा आलापत्रो रहेको छ जिल्लामा सबैजसो गाविसका लेकाली भेगमा रहेको जमीन बाँझ रहेको पाइएको छ जिल्लाको कमल बजार तोसीको बाँसकाडा धमालीको तितौरा भैरवस्थानको लेकाली भेगहरू कुन्ती बण्डालीको लेकाली भेगहरू मंगलसेन ओली गाउँ जनाली बण्डाली लगायतका गाविसका लेकाली भेगका खेतीयोग्य जमीन प्रयोगमा आउन नसकेको जिल्ला कृषि विकास कार्यालय अछामले जनाएको छ जिल्लाका पायल गाविसको कृष्णनगर लुग्राको सल्लीकोट सिउडीको मौरे लेक लगायतका अधिकांश क्षेत्रमा हजारौं खेतीयोग्य जमीन प्रयोगमा आउन नसकेको स्थानीय समाजसेवी दीपक कुंवरले जानकारी दिएका छन् विगत केही वर्षदेखि कोदो मकै लगायत कोसे राम्रो उत्पादन हुने लेकारी जग्गाहरू बसाईसराई अन्य पेसाप्रतिको आकर्षण कृषकको आफ्नो पेसाप्रतिको लगावमा कमी लेकाली ठाउँमा पानीको अभाव आदि कारणले उपभोग गर्न छाडिएको स्थानीयले बताउने गरेका छन् जिल्लामा हाल पाँच हजार पचहत्तर मेट्रिक टन खाद्यान्न अपुग रहँदै आएको अवस्थामा लेकाली भेगमा रहेको हजारौं हेक्टर खेतीयोग्य जमीन सदुपयोग हुन नसकेको स्थानीय कृषक हर्क साउदको भनाइरहेको छ यता जिल्ला कृषि विकास कार्यालय अछामले भने जिल्लामा कृषि उत्पादनमा प्रयोगमा आउन नसकिरहेको खेतीयोग्य जमीनलाई उपयोगमा ल्याउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएको छ a नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले एमाले गरिरहेको संसद अवरोध आपत्तिजनक भनेका छन् डडेलद्रमा हिजो बिहान प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सत्तारूढ़ दलका नेता महतले वैधानिक प्रक्रिया आवृद्ध गर्न उचित नहुने भएकाले एमाले संसद अवरोधबाट पछि हट्नुपर्ने बताएका हुन् भौतिक रूपमा संसद अवरोध गरेर निकास ननिस्किने बताउँदै उनले संशोधन प्रस्तावमा संसदभित्र छलफल गर्नुपर्ने र संसदकै मतका आधारमा प्रस्तावको टुङ्गो लाग्ने बताएका छन् साथै नेता महतले तोकिएकै समयमा स्थानीय तह को निर्वाचन सम्पन्न गराउन समयको जटिलता रहेको बताएका छन् तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न त्यति सजिलो छैन उनले भने त्यसका लागि युद्ध स्तरमा सरकारले काम गर्नुपर्छ तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हलुका खालका आश्वासन बाँड्दै गएको भन्दै सरकारमै सहभागी पार्टीका नेता रहेका महतले उनको आलोचना गरेका छन् पूर्व अर्थमन्त्री रहेका नेता महतले अबको सरकारको नेतृत्व विकास उन्मुख हुनुपर्ने बताएका छन् देशलाई अब विकासको आवश्यकता छ उनले भनी अब देशको नेतृत्व गर्ने मान्छे विकास ओरिएन्टेड हुनुपर्छ कुनै समय नेपालमै युगको अघि अघि अघि नेता रहेको स्मरण गर्दै नेता महतले अहिलेका नेताहरू युगको पछि पछि दौड़िरहेको बताएका छनृ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज इन्टरनेटमा radio unity dot com dot खबर सुनिरहनु भएको छ कैलालीको विकट गाविस रतनपुर नौका बालबालिका आफ्नो गाउँमा विद्यालय नहुँदा सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली राष्ट्रिय गान गाउन त के उनीहरूले सुनेका पनि छैनन् नेपाली बोल्न र बुझ्न सक्दैनन् पञ्चायतकालबाटै आफ्नो मुलुकको भाषामा शिक्षा लिनबाट वञ्चित हौसलपुरका बालबालिका नेपाली भाषामा शिक्षा नपाएकै कारण हिन्दी सिक्न र बोल्न बाध्य भएका हुन् गाउँ तथा पाएक पर्ने स्थानमा विद्यालय नहुँदा यो गाउँका अभिभावक अभिभावकहरूले भारतको विद्यालयमा बालबालिका पढाइरहेका छन् नजिकै रहेको भारतको लखिमपुर खिरी स्थित बेलापर सुवा गाउँको विद्यालय तथा कलेजमा हौसलपुरका बालबालिका पढिरहेका छन् गाउँमा विद्यालय नभएका कारण बाध्य भएर भारतको विद्यालयमा बालबालिका पठाइएको बताइएको छ मुलुकमा ठूलठूला परिवर्तन भइसकेको छ गणतन्त्र लोकतन्त्र हुँदै नयाँ संविधान समेत आइसकेको छ तर हौसलपुरवासी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन् पञ्चायतकालीन अवस्थामा गाउँको जे अवस्था थियो अहिले पनि सोही अवस्थाबाट आफूहरू गुज्रिरहेको स्थानीय बताउँछन् नेपाली भाषाको माया लागे पनि भारतमै पढेका र हिन्दी बोलेका कारण हिन्दी मात्रै बुझ्ने र बोल्ने गरेको शिक्षक श्याम नारायण चौधरीले बताएका छन् धेरै पहिले हौसलपुरमा प्राथमिक विद्यालय सञ्चालन गरिए पनि त्यो चल्न नसकेको बताइएको छ विद्यालय हटाइएसँगै नेपाली यो गाउँको बालबालिकाको भविष्य भारतको विद्यालयमा निर्भर हुन पुगेको हो गाउँका बालबालिकाहरू सरस्वती शिक्षा मन्दिर तथा राजकीय आश्रम कलेजमा पढ्न जाने बताउँछन् सरस्वती शिक्षा मन्दिरमा प्राथमिक र राजकीय आश्रममा इन्टर इन्टरसम्मको पढ़ाई हुने गरेको जनाइएको छ इन्टरभन्दा माथि पढ्न चाहेकाहरू बेलटाया लखीमपुर पुग्ने गरेका छन् तेइस घरधुरी रहेको हौसलपुरमा पचास भन्दा बढ़ी बालबालिका रहेका छनृ धनगढ़ी प्रिमियर लीगका लागि भएको अक्सनमा चार क्रिकेटरमाथि एक लाख बोली लागेको छ राष्ट्रिय टोलीका सोमपाल कामी करण केसी सागरपुनसँगै मेहबूब मेहबुब आलमलाई क्लबहरूले एक लाखको भाव लगाएका हुन् सागर कञ्चनपुर आइकोनिकले अनुबन्धित गरेको छ भने मेहबुब आलम र करण केसीलाई सीवाईसी अत्तरिया र सोमपाल कामीलाई काठमाडौँ गोल्डेन्सले अनुबन्धित गरेको छवटै टीमले सोमपालमाथि एक लाख भाव लगाएका थिए तर गोला गोलाप्रथाबाट काठमाडौँले बाजी मारेको छ नेपाल क्रिकेट प्लेयर्स एसोसिएसन संघको जिल्लाकारीमा भएको अक्सरमा राष्ट्रिय टोलीका सदस्यलाई न्यूनतम मूल्य पचास हजार र अधिकतम एक लाख तय गरिएको थियो पृथु बासकोटालाई टीम चौराहाले र प्रदीप ऐरीलाई अत्तरियाले नब्बे हजारमा अनुबन्धित गरेको छ दिपेन्द्र सिंह ऐरीलाई विराटनगर किङ्सले अस्सी हजारमा अनुबन्धित गरेको छ यु नाइन्टिन एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई पनि छवटै टोलीले अधिकतम अस्सी हजार भाव लगाएका थिए तर गोला प्रथामा विराटनगरले जितेको हो विक्रम सोबलाई रूपन्देही च्यालेन्जर्स सुभाष खकुरेललाई विराटनगर सन्दीप